açarız नमस्कार अन्तर्क्रियामुखी कार्यक्रम आजका कुराको आजको अङ्कमा तपाईँ श्रोतालाई हार्दिक स्वागत छ कार्यक्रम लिएर उपस्थित भएका छौँ प्राविधिक मित्र मोहन विसी र म मनिष खड्का यो कार्यक्रम राजनैतिक आर्थिक सामाजिक तथा सांस्कृतिक हिसाबले पछाडि पारिएका विभिन्न जाति क्षेत्र लिङ्ग र समुदायका आवाजहरूलाई राज्यको नीति निर्माण तहसम्म पुर्याउने र समाजमा विद्यमान समस्याहरूलाई हल गर्न रचनात्मक सहयोग पुर्याउने उद्देश्यले रेडियो सानीभेरीद्वारा तयार पारिएको हो तपाईँ यो कार्यक्रम साताको आइतबार मङ्गलबार बिहिबार र शुक्रबार बिहान साढे आठ बजेदेखि नौ बजेसम्म रेडियो सानी फेरी एफएम एक सय थोप्लो आठ चौरानब्बे थोप्लो दुई मेघार्ज सँगसँगै इन्टरनेटको पहुँचमा आउने श्रोताले रेडियो सानो फेरी डट कममा लगन गरेर पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ हामी कार्यक्रममा जनसरकारका विभिन्न विषयमा केन्द्रित रही छलफल चलाउँछौँ श्रोता रुकुममा गत एक महिनादेखि थालिएको मुसिकोट सरसफाइ अभियान बीचमै रोकिएको छ जिल्ला विकास समितिको पहलमा मुसिकोट नगरपालिकाले गत चैत्र चौध गतेबाट थालेको सरसफाई अभियान दुई हप्तादेखि सञ्चालन हुन सकेको छैन हरेक साताको शनिबार बिहान सात बजेदेखि नौ बजेसम्म सञ्चालन गर्ने भनिएको अभियान बीचमै किन अलपत्र पर्यो त मुसिकोट सरसफाई अभियान र यसको निरन्तरतामा देखिएका चुनौतीका विषयमा छलफल गर्न आज हामीले मुसिकोट नगरपालिकाका कार्यकारी अधिकृत कमलमणि देवकोटालाई कार्यक्रममा निम्त्याएका छौं आजको विषयमा तपाई श्रोताका केही जिज्ञासा छन् वा आजको विषयमा तपाईँका कुनै विचार छन् भने हाम्रो स्टुडियोको फोन शून्य अठासी पाँच तिस दुई सय बयानब्बे र शून्य अठासी पाँच तिस शून्य सन्ताउन्नमा सम्पर्क गरी आजका अतिथिसँग प्रत्यक्ष राख्न सक्नुहुनेछ साथै तपाईँले आफ्नो विचार वा जिज्ञासा एसएमएसबाट पनि राख्न सक्नुहुनेछ त्यसका लागि तपाईँले आफ्नो मोबाइलको म्यासेज बक्समा गई आरएसबी टाइप गरी एक स्पेस छाडेर एआर टाइप गरी पुनः स्पेस छोडेर आफ्नो विचार वा जिज्ञासा टाइप गरी सात सात नौ नौमा एसएमएस गर्नुहोला कुराकानीका लागि आजका अतिथि मुसिकोट नगरपालिकाका कार्यकारी अधिकृत कमलमणि देवकोटा अहिले हाम्रो स्टुडियोमा हुनुहुन्छ उहाँलाई स्वागत गरौँ स्वागत छ कार्यकारी अधिकृतज्यू धन्यवाद मनिषजी मुसिकोट सरसफाइ अभियान विगत एक महिनादेखि सञ्चालनमा रह्यो र सरसफाइ अभियानको एक महिना अघि जन्म भए पनि एक महिना नबित्दै मृत्यु भयो नि सर्वप्रथम त यो जनसरोकारको विषय रहेको सरसफाइ जस्तो महत्त्वपूर्ण कुरामा आज हामीसँग यहाँले कुरा गर्न खोज्नुभएकोमा रेडियोप्रति र यहाँहरू स्वयं यो कार्यक्रमप्रति म हार्दिक धन्यवाद दिन्छु र गत यहाँले भने जस्तै गत दुई हजार एकहत्तर चैत्रदेखि चैत्र चौध गतदेखि हाम्रो यो सरसफाइ अभियान प्रत्येक हप्ता मुसिकोट नगरपालिकाभित्र केन्द्रित रहेर सरसफाइ अभियानलाई चलाइएको थियो त्यो विशेष कारणवश यो राष्ट्रमा परेको यो आपत्ति भनौँ विभिन्न मान्छेहरूको कोही यताउता दौडधुप पनि पऱ्यो होला त्यो कारणले हामीले यसलाई अघिल्लो हप्ता यो कार्यक्रमलाई निरन्तरता दिन विशेष कारणवश नसकेको मात्रै हो त्यसै स्थगित भएको चाहिँ होइन र यसलाई हामी निरन्तरता दिने नै छौँ अघिल्लो साता छ नि योभन्दा अघिल्लोको अघिल्लो साता चाहिँ शनिबार देशमा महाविपत्ति आइपऱ्यो महाभूकम्प आइपऱ्यो त्यसपछि गएको शनिबार त सञ्चालन हुन सकेन नि त्यही कारणले गएको शनिबार नै हामीले त्यसलाई अलि व्यवस्थित गर्न सकेनौँ हामी सरसल्लाह गर्दैछौँ यसलाई कसरी जाने भन्ने कुरामा र यहाँले भने जस्तै एउटा ठुलो समूह बनाएर जुन हामी शनिबार यहाँ उपस्थित हुने गर्थ्यौँ र त्यो अनुसार प्रत्येक टोलमा जाने गर्थ्यौँ त्यो मात्रै नभएको हो तर आफू आपसमा प्रत्येक टोलमा आफू आफूले घर अगाडि त सरसफाइ गर्ने निरन्तरता चलिरह्यो र त्यो सरसफाइ गर्ने उहाँहरूले अनि बिचमा ल्याएर राखिदिने बाहिर अनि सरसफाइ त्यो बोकेर लानेहरूले लिइराख्ने गर्नुभएको छ खालि हाम्रो एउटा जमकट भएर त्यसलाई अगाडि बढ्न नसकेको मात्रै हो र यो हप्तादेखि हामी त्यो सरसफाइ अभियानलाई निरन्तरता दिने प्रयत्न गर्ने अलि मुसिकोट नगरपालिकाको जो नेतृत्व गरिरहेको छ सरसफाइ अभियानको तपाईँहरूको पनि तदारुकता अलि नपुगेको हो कि त्यो बिचमा रोकिएकोले यस्तो पर्न गएको छ होला यसको यस्तो भान हुनसक्छ कि रोकियो अब तताउता भएन कि सक्रियता भएन कि भनेर यो भान पर्न जानु स्वाभाविकै पनि हो हामी त्यस्तो हुन दिन्नौँ र यसलाई हाम्रो जुन उद्देश्य थियो कि यसलाई प्रत्येक हप्ता सरसफाइ गर्ने अगाडि बढाउने र यो मात्रै यो बुझ्न भएन कि अब सरसफाइ गर्दिन चाहिँ सबै आएर सरसफाइ गरिदिन्छन् हाम्रो टोल भन्ने किसिमको सोचाइ चाहिँ हुन भएन र सरसफाइ चाहिँ हामी सबैको आफ्नो कर्तव्य हो भनेर प्रत्येक टोलवासीलाई निरन्तरता दिनको लागि यो सक्रियता बढाउनको लागि चेतना दिनको लागि यो गरिएको हो र हामी यसलाई अझै पनि चेतना दिने जुन सक्रियता जुन सहभागिता जुन निरन्तरता अगाडि भयो त्यसलाई फेरि आगामी साता यसलाई चाहिँ गाँच्नेछौँ निरन्तरता दिनेछौँ जसरी मान्छेको चेतनामा चाहिँ वृद्धि गर्नको निम्ति चेतना जगाउनको निम्ति सरसफाइ अभियान थालिएको कुरा यहाँले जोड्नुभयो म यसमा अलिकति के राखौँ भने अझै पनि बजारमा फोहोर जथाभावी फालिएको देख्न सकिन्छ एक महिनासम्म विगत चौध गति चैत्र चौध गतिदेखि अभियान थालियो के परिवर्तन भयो के देख्नुभयो त्यस्तो ठ्याक्कै भन्न लायक केही परिवर्तन भएको छ सरसफाइ अभियानपछि सरसफाइ अभियानमा केही परिवर्तन त नभएको होइन कि हामीले सबैले सरसफाइ गर्नुपर्दो रहेछ घर आँगन सरसफाइ गर्ने आफ्नो टोललाई सरसफाइ नगर्दा फेरि बाहिरबाट आएका अरूहरूले समेत यो टोल यो टोलवासी यो नगर फोहोर छ भन्ने किसिमको भान पर्दो रहेछ त्यसैले हामीले सरसफाइ गर्नु पर्दो रहेछ भनेर जागरण त भयो धेरै यसलाई किनभने कतिपय ठाउँ त हेर्दाखेरि साह्रै फोहोर थियो तर प्रभावकारी त देखिएन नि यो प्रभावकारी त क्रमशः बढ्दै जाने कुरा हो एकैचोटि परिणाम यसो देखिने कुरा भएन प्रभावकारी त बढ्दै गइरहेछ तर खाली के छ भने यहाँ विभिन्न सरसफाइहरू जस्तै कोही जलाउने कोही चाहिँ काम लाग्ने खालको फोहोर पनि हुनसक्छ कोही कामै नलाग्ने फोहोर जस्तै सिसाहरू टुक्राहरू विभिन्न किसिममा हुनसक्छन् त्यसले चाहिँ अलिकति अवरुद्ध ल्याएको छ हामीले अहिले पर्याप्त फोहोर बोक्ने मान्छेहरूको अहिले पर्याप्त त नभएको र केही मानिसहरू तिनीमा पनि विभिन्न कारणले अवरोध आयो बिचमा तिनी मान्छेहरूलाई र हामीले अरू मानिसहरू पनि यस्तो कोही त्यस्तो काम गर्न उत्सुक कोही हुनुहुन्छ भने आउनुहोस् भनेर भनिराखेका छौँ र केही समय पछाडि हाम्रो यो ट्र्याक्टरको व्यवस्था हुनेछ टिप्पर त्यो टिप्पर आयो भने हामी सबै यो देखिएको जुन फोहोर हो त्यो फोहोरलाई उठाउनेछौँ र सबै टोलवासीहरूलाई सकभर त्यो सबै त्यो जुन जुन टोल छ त्यो टोललाई नै सक्रिय बनाउने हो कि भन्ने पक्षमा हामी लागिरहेका छौँ कहिलेसम्म हुन्छ व्यवस्था त्यो टिपरको कुरा गर्नुभयो ट्र्याक्टरको कुरा गर्नुभयो यो टिपर ट्र्याक्टर अब छिटै नै होला अन्त तपाईँहरूको त्यो डम्पिङ साइट जो फोहोर नगरपालिकाबाट उत्सर्जन हुने फोहोर छ त्यो फोहोर फाल्नलाई डम्पिङ साइट नै व्यवस्थित भएन भन्ने गुनासो छ हो त्यो डम्पिङ साइट व्यवस्थित गर्नलाई केही समय अझै लाग्नेछ किनकि कुने फोहोर नकुने फोहोर काम नलाग्ने चिजहरू त्यसलाई अलग अलगै व्यवस्था गर्नुपर्छ एकै ठाउँमा राखेर त्यसलाई चाहिँ विसर्जन गर्दाखेरि विभिन्न समस्याहरू त्यहाँ भोलि आउन सक्छ त्यो व्यवस्थित गर्नलाई त्यो बनाउनलाई त्यो ठाउँ बनाउन अझै केही समय लाग्छ र अहिले हामीले अस्थायी रूपमा मात्रै फालिराखेको अवस्था छ जबसम्म त्यो व्यवस्थित भएर कुनै नकुने त्यस्ता चिजहरू फाल्ने अवस्था छ त्यो नहुँदासम्म अलिकति गाह्रो छ हजुर अनि त्यो डम्पिङ साइटको कुरा छ जुन जहाँ चाहिँ के छ त्यसको बारेमा केही सोच्ने अवस्था हो कि त्यही अहिले जुन अवस्थामा छ त्यही ठाउँमा चाहिँ त्यसलाई व्यवस्थित गर्ने कुरा हो छैन छैन अहिले फालेको अवस्था एउटा अस्थायी मात्रै हो त्यसले पनि त्यो ठाउँ अपर्याप्त हुनसक्छ मैले यो कुरा किन जोडेको भने त्यहाँ चाहिँ गाडीमा लाने व्यवस्था त छ तर फेरि त्यहाँबाट गाडीबाट मान्छेले चाहिँ बोक्नुपर्ने अवस्था छ प्रत्यक्ष गाडीबाटै फ्याँक्न सकिने अवस्था छैन हो हो अहिलेको ठाउँ पर्याप्त छैन त्यति त्यसले भोलि समस्या ल्याउन सक्छ त्यहाँ नअट्न सक्छ त्यसले गर्दा डम्पिङ साइडमै यो व्यवस्था गर्नुपर्छ हामीले यो एयरपोर्टदेखि नजिकै डम्पिङ साइडको लागि भनेर ठाउँ लिएको छ र त्यसलाई मर्मत नगर्दासम्म त्यसलाई व्यवस्थित नगर्दासम्म अझै व्यवस्थित हुन सक्दैन र अस्थायी ठाउँ मात्रै फालिएको छ त्यहाँ पनि एउटा अब धेरै थुप्रिँदाखेरि समस्या आउला भनेर हामी त्योतर्फ गम्भीर भयो यो दीर्घकालीन कुरा त गर्नुभयो तर तत्कालको लागि चाहिँ त्यसरी त्यो तत्काल व्यवस्था गर्न चाहिँ कसरी नगरपालिकाले अगाडि कदम बढाएको छ त्यो दिगो कुरा त भयो कि तर अहिले तत्कालले चाहिँ फोहोर कसरी व्यवस्थापन गर्न सकिएन तत्कालैको लागि त त्यही ठाउँमा हो फाल्ने र केही जल्ने सामान जलाउने र नजल्ने सामानलाई छुट्टै राख्ने त्यही नै ठाउँ छ अहिले हाम्रो लागि विकल्प अरू केही भएन तुरुन्तै त्यो ठाउँ नबनाउनसम्म मैले पहिले निवेदन गरेँ ठाउँ नबनाउनसम्म अहिलेसम्म त्यही ठाउँमै हामीले फाल्ने गरेका छौँ अब त्योतर्फ पनि सबैको सोच भयो भने के गर्न सकिन्छ टोलवासीहरू विभिन्न सरकारवाला संस्थाहरू सबैले एउटा सोच बनाउनु भयो र त्यो ल्याएर यसो गरौँ भन्ने भयो भनेपछि हामीलाई अझ सरल होला यसमा हुन्छ हामी कोही श्रोता हुनुहुन्छ उहाँको जिज्ञासा प्रश्न लिन्छौँ नमस्कार हजुर नमस्ते हजुर को बोल्दै हुनुहुन्छ म केशर चेन्तन केसी धर्मकोट सल्यानदेखि केशरजी के छ हालखबर ठिक छ सर आजको विषयमा के भन्नुहुन्छ अतिथिसँग केही प्रश्न जिज्ञासा छ अतिथिज्यूलाई नमस्ते नमस्ते मेरो जिज्ञासा के छ भने तपाईँहरूले मुसिकोट सरसफाइ अभियान चाहिँ सुरु गर्नुभयो र त्यसको दुई महिना नबित्न नबित्दै तपाईँहरूले त्यो अभियानलाई निरन्तरता दिन सक्नु भएन वास्तवमा तपाईँहरूले त्यो देखाउनको लागि मात्रै गर्नुभएको थियो कि जनताहरूको लागि यदि जनताहरूको सरसफाइमा तपाईँहरूले चासो दिएको भए बिचमा चाहिँ नरोकिन पर्ने हो नि यसमा चाहिँ तपाईँहरूले किन रोकेको यस्ता समस्याहरू आउँछन् भन्ने पहिले विचार गरेर अभियान सुरु गर्ने गर्नुपर्ने हो नि तपाईँले पहिले नै विचार नगरेर किन यसरी यसमा लापरवाही गरिराखेको स्पष्ट पारिदिनु होला हस् धन्यवाद अर्को साथी हुनुहुन्छ हामी अर्को श्रोताको पनि जिज्ञासा प्रश्न लिन्छौँ नमस्कार हजुर दाइ को बोल्दै हुनुहुन्छ म दुलीबाट नवराज केसी नवराजी के छ आजको विषयमा तपाईँको प्रश्न जिज्ञासा अतिथिज्यूलाई पनि मेरो नमस्कार छ नमस्कार अनि मेरो जिज्ञासा के छ भन्दाखेरि अनि आज तपाईँहरूले दुई महिना अगाडि रुकुम मुसिकोट सरसफाइ कार्यक्रम चलाउनु भएको छ तपाईँले त्यो कार्यक्रम चलाउनुभन्दा व्यवहारमा गर्नुहोस् के कार्यक्रम मात्रै चलाउँछु अनि सरसफाइ गर्छु भनेर भरमा मात्रै पार्ने अनि त्यो का त्यो काम पुरा नगर्ने अनि बिचैमा अन्यल गर्नुहुन्छ त्यो खास कारण के हो तपाईँलाई किन हो यो केही भन्न चाहन्छु हस् धन्यवाद अर्को साथी पनि हुनुहुन्छ हामी अर्को साथीको जिज्ञासा लिन्छौँ त्यसपछि एकैचोटि हामी उत्तर लिनेछौँ हेलो नमस्कार नमस्कार बामेश्वर सल्यानदेखि मनोज विक मनोज विक भन्नुभयो हजुर हजुर मनोजी के छ आजको विषयवस्तुमा तपाईँको प्रश्न जिज्ञासा दिदीलाई नमस्कार नमस्कार मेरो विचार के छ भन्दाखेरि गत अब तपाईँ हप्ता हप्तामा कार्यक्रम र विभिन्न संस्थाको नेतृत्वबाट तपाईँ कार्यक्रम सभा जस्तो कार्यक्रम चालु गरिदिएको मैले पनि सुनेको थिएँ र मेरो भनाइ के छ भन्दाखेरि तपाईँहरू यसो किन ग्याप गर्नु त्यो सरी गत गत महिनामा गत हप्तामा किन नगर्नु भएको र त्यो जमेको पर र यो शनिबारको दुई हप्ताको सँगै काम हुन्छ कि के हो कस्तो र जिल्लाभरि देशभरि संस्कार कार्यक्रमको जनचेतना फैलाउन लागि के गर्नु होला भन्ने गरी हस् धन्यवाद कमलजी समस्या यस्ता आए देखाउनलाई मात्र अभियान थालिएको जस्तो भयो भन्ने साथीहरूले तिनैजनाको त्यस्तै खालको अर्थ बुझिन्छ त्यहाँबाट प्रश्नबाट के भन्नुहुन्छ धन्यवाद यहाँहरू सबैलाई यहाँको सुरुको जुन विषय थियो विषय जुन उठान गरेर यो कार्यक्रम गर्नुभएको थियो त्यही विषयमा सम्बन्धित रहेर उहाँहरूले यो प्रश्न गर्नुभएको छ बिचमै किन रोकियो भनेर र यो बिचमा रोक्नको कारण के छ भनेर जनचेतना बढाउन के गर्नु पर्ला अझै यो दुई हप्ता यो रोकिएकोलाई के गर्नु पर्ला भन्ने किसिमको कुरा आएको छ एकदम समसामयिक राम्रो कुरा आएको छ यो कुरा पहिले पनि मैले निवेदन गरेँ कि निरन्तर रूपमा हामीले चौध गतेदेखि गरेको कार्यक्रम मुस्कोट नगरपालिका त्यस्तै गरी मुस्कोट खानेपानी सामुदायिक सेवा केन्द्र उद्योग वाणिज्य हामीले गर्दै आएका थियौँ र बिचमा यो राष्ट्रमा परेको एउटा आपत्तिको कारण गर्दा अलिकति हामीले त्यो डिसब्यालेन्स हुन गयो त्यतिखेर हामीले बैठक बसालेर केही गर्न सक्ने अवस्था पनि भएन सबै आफ्नो त्यही सोचाइतिर केही त सहयोगतिर यताउतातिर लाग्यो त्यो कारणले मात्रै बिचमा रोकिएको हो यसको यस्तो किसिमको यो प्रभाव नपरोस् कि अब यो एकैपटक यो रोकियो कि अब अवरुद्ध आयो कि फेरि सरसफाइ हुँदैन कि यस्तो जमघट हुने हुँदैन कि भन्ने किसिमको भ्रम नपरोस् भनेर हामीले यसै हप्तादेखि नै त्यसलाई निरन्तरता दिनेछौँ यो बिचमा हामीले अब रोकिएको त्यसै एकपुरै एकैचोटि रोक्न खोजेको चाहिँ त्यो होइन र बिचमा त्यसो केही रोकिएको भए त्यस्तो फोहोरहरू पक्कै पनि छ हुन त त्यो निरन्तर रूपमा टोलहरूमा टोलवासीहरूले आफूले सर मैले पहिले पनि निवेदन गरेँ सरसफाइ त गरिराख्नु भएको छ आफ्नो गर्नुपर्ने हामी जमाघट भएर मात्रैसँग नलागेको हो र केही सरसफाइ फाल्नेहरूले पनि आफ्नो निरन्तरता दिइराख्नु भएको छ र केही थुप्रिएको त्यस्तो फोहोरहरू थुप्रै छ अझ यहाँले भने जस्तै म स्वीकार्छु र त्यसलाई हामीले निरन्तरता दिएर यो हप्तादेखि नै गर्छौँ र बिचमा हामीले यसरी रोकावट नआउला यो अभियानमा किनभने यहाँ सबैको जनचासोको विषय छ सबैले नै यसलाई यो अभियान राम्रो छ भन्ने राख्नु भएको छ र यसलाई निरन्तरता दिनुपर्छ भन्ने हाम्रो पनि सोच हो अनि तपाईँको त्यो फोहोर फाल्ने व्यक्तिहरूले पनि निरन्तर रूपमा चाहिँ नियमित रूपमा फोहोर फालिदिन आउँदैनन् भन्ने कुरा गुनासो बजारवासीबाट गुनासो आइरहेको छ हो हामीसँग प्रशस्त जनशक्ति नभएको कारण अफिसमा हामीले प्रत्येक जान सक्दैनौँ र उहाँहरूलाई हामीले जुन छ हामी प्रत्येक दिन त्यो काम सकेर तपाईँहरू एघार बाह्र बजीतिर एकचोटि हाजिर हुन आउनुहोस् त्यसपछि हामी के कमी कमजोरीको बारेमा जानकारी दिउँला आउनुहोस् भन्दा कहिले उहाँहरू नआउँदा हामीहरू उहाँलाई खोजेर भए पनि ल्याउँछौँ फेरि अनि तपाईँले भनेकै टेर्दैनन् भन्ने छ नि फेरि तिनीहरू अब त्यस्तो टेर्ने नटेर्ने भन्दा पनि कहिलेकाहीँ नभेटिएको अवस्था उहाँहरूसँग हुन्छ त्यो दिनमा तपाईँको यो ज्याला पाउनुहुन्न तपाईँले यो पैसा पाउनुहुन्न भनेर उहाँहरूलाई हामी त्यो भन्छौँ र उहाँहरूले अर्को दिन निरन्तर रूपमा यसलाई त्यो रोकिएको ठाउँमा हटाउँछ भनेर लाग्नु भएको छ तर अझै पनि सन्तोषजनक तवरले अब त्यो छैन उहाँहरूको बजारवासीहरू हुनुहुन्छ नि उहाँहरूले प्रत्येकको चाहिँ आफ्नो फोहोर उठाए बापतको नगरपालिकालाई केही पैसा दिनुहुन्छ फेरि तपाईँको फोहोर माग फोहोर उठाउने व्यक्तिहरू गएर कुनै चाडपर्व हुन्छ कुनै विशेषमा चाहिँ दिनमा पै तिमीहरूले फेरि पैसा दिएनौ भने हामी फोहोर उठाउँदैनौँ भन्ने जस्तो कुरा गर्छन् भनेर बजारवासीले गुनासो गरिराख्नु भएको हुन्छ हो यो गुनासो हामी कहाँ पनि आएको तर हामी के भन्छौँ भने उहाँहरूलाई ज्याला दिइएको छ अफिसबाटै उहाँहरूलाई त्यो छुट्टै तपाईँहरूले दिनुपर्ने आवश्यकता छैन भन्छौँ त कसैले कोही आफूले खुसी राजीले कसैलाई चिया पानी खान दिनुहुन्छ भने बेग्लै हो तर त्यति दिने कर बाध्यता छैन नदिनुहोस् भन्छौँ हामी अनि उहाँहरूले पनि के भन्छौँ तपाईँहरू यसरी नमाग्नुहोस् तपाईँहरूको लागि फोहोर मैला व्यवस्थापन भनेर हामीले त्यहाँबाट पैसा उठाइराखेका छौँ त्यही पैसाबाट तपाईँहरूले तलब खानुहुन्छ अनि तपाईँहरूले किन त्यहाँ गएर निरन्तरता पनि दिनुहुन्न तपाईँहरूले त्यसपछि गएर पैसा माग्नुहुन्छ त्यो पैसा माग्ने काम नगर्नु होला भन्दाखेरि उहाँहरूले हामीले सम्झाएका छौँ हामी त्यसरी माग्दैनौँ कहिले इच्छाअनुसार दिनुहुन्छ भन्नुहुन्छ अब त्यो दिने र लिने बेला हामी त्यहाँ छैनौँ त्यस्तो किसिमको भएकोमा म यो रेडियोबाट के अनुरोध गर्न चाहन्छु भने ती व्यक्तिहरूलाई अब यहाँहरूले दिँदाखेरि पनि दिने फेरि हामीले दियौँ भनेर त्यो भन्ने काम नगर्नु होला सकभर नदिनु होला किनभने अफिसबाट नै ज्याला दिइन्छ उनीहरूलाई र उहाँहरूले पनि सुन्नुहुन्छ र उहाँको आफन्त कोही हुनुहुन्छ भने यो माग्ने काम छुट्टै किसिमको उहाँहरूले पनि माग्ने काम नगर्नु होला भनेर मैले अनुरोध गर्न चाहन्छु यहाँबाट करिब एक महिनासम्म चाहिँ चल्यो चारवटा हप्ता यो कार्यक्रम विभिन्न सङ्घ संस्थाहरूको चाहिँ अगुवाईमा नेतृत्वमा अभियान सञ्चालन भयो हजुर कस्ता कस्ता चुनौती देखिए यो सञ्चालन गर्दै गर्दा त्यहाँ के देखिए भन्नुहुन्छ भने कतिपय ठाउँमा मान्छेको बसोबास नभएको तर नभए पनि त्यहाँ फोहोर फालिएको उहाँले के भन्नुभयो भने मान्छेहरू यहाँ छैनन् त्यसैको त्यो खाली रहेको भन्नुभयो अनि मान्छे यहाँ छैनन् भने यो फोहोर कसले फालेको त्यो फोहोर फाल्ने त नजिकको कोही मान्छे होला नि भनेर नजिकका मान्छेहरूलाई पनि हामीले उपस्थित गराएर हामीले फाल्यौँ कसैले भन्नुहुन्न फेरि हामीले यो फालेको भन्नुहुन्न त्यसले तपाईँहरूले नै फालेर उहाँहरू यहाँ बस्नु त कसले फाल्यो भन्दाखेरि अनि उहाँहरूलाई पनि सक्रिय गरायो उहाँहरूलाई पनि लाज लाग्यो होला पछि पछि अलिक सरसफाइ हुँदै गएको छ त्यस्ता चुनौतीहरू देखिए त्यो समस्याहरू नदेखिएको होइन अनि अर्को एउटा ठुलो समस्या के देखियो भने फोहोर फाल्ने मान्छे अहिलेसम्म त्यो कसले फाल्यो त्यहाँ भेटिन्न त्यो भेटिन्यो भने सोझै कारवाही गर्न सकिन्छ नभेटिएको हुँदा अब कसलाई दोष लगाउनु के भन्नु त्यो एउटा समस्या पनि आएको छ यो यो कारवाहीको कुरा निकाल्नु भयो नि यो विषयमा अलिकति के जोडौँ भने सुरुमा सरसफाइ यो अभियान थालनी गर्दै गर्दा सरसफाइ व्यवस्थापन ऐन दुई हजार छैसठी अन्तर्गत दुई हजार अडसठी अन्तर्गत हामी कारवाही गर्छौँ भनेर भन्नुभएको थियो यहाँहरूले कतिजनालाई कारवाही गर्नुभयो त्यसरी फोहोर जथाभावी फालेको न्युमा फोहोर मैला व्यवस्थापन ऐन दुई हजार अडसट्ठीले नै त्यहाँ उल्लेख गरेको छ कि फोहोर मैला यो अटेर गर्ने या चाहिँ यो निषेध निषेध गरिएको ठाउँमा फोहोर फाल्ने या त त्यो भएका संरचनाहरू बिगार्ने त्यस्तो किसिमको व्यक्तिहरूलाई भनेर विभिन्न दफाहरू दिएको छ कारवाही गर्ने भनेको छ हामीले कारवाही गर्ने भनेको जानकारीमा आएपछि र यसले यो मान्छेले यसरी अटेर गर्यो या कानुन नियम कानुन मिचेर काम गर्यो या त त्यो निषेध गरिएको ठाउँ फाल्यो भनेर देख्न बित्तिकै हामी कारवाहीलाई अगाडि बढाउँछौँ एक दुईवटा त्यस्ता समस्याहरू आएका थिए उहाँहरूले फेरि हामी त्यस्तो हामीले फालेको होइन हामीले फालेको पनि अब त्यस्तो जलाइसक्या हो भन्ने किसिमको कुरा मिलाएर हामी त्यस्तो गरेर निरन्तरता सहयोग गर्नेछौँ भन्नुभयो अगाडि हामीले कारवाही चलाएको थियौँ कारवाहीको प्रक्रिया कस्तो हुन्छ तत्कालै कारवाही हुन्छ कि पहिले सम्झाउने बुझाउने हुन्छ तत्कालै देख्ने बित्तिकै हामीले सामान्य अवस्थामा छ भने हामी सम्झाउने बुझाउने गर्छौँ थाहा नपाएको मान्छे पनि हुनसक्छ कोही र त्यस्तो अवस्थामा हामी पत्र आचार गर्छौँ त्यति पनि नगरेपछि अटेर गरेपछि हामी सम्बन्धित स्थानीय प्रशासनमा हामीले उहाँले बुझाउने गर्छौँ कोही साथी हुनुहुन्छ हामी उहाँको जिज्ञासा प्रश्न लिन्छौँ नमस्कार नमस्कार को बोल्दै हुनुहुन्छ म दिपक दीपक के भन्नुभयो दीपक ओली कुन ठाउँबाट बोल्दै हुनुहुन्छ पेउगादेखि दिपकजी के छ प्रश्न वा जिज्ञासा आजको विषयवस्तुमा हजुर अतिथिजीलाई मेरो नमस्कार नमस्कार हजुर हजुर तपाईँले अनि फोहोर कतिपय फोहोर जलाउने हुन्छ कतिपय कामै नलाग्ने खालको फोहोर हुन्छ भन्नुभयो होइन हजुर खलङ्गा आउँदाखेरि देख्ने गर्छौँ हामी जुनसुकै सिसा त्यही हुन्छ अनि प्लास्टिक त्यही हुन्छ दिपकजी हुनुहुन्थ्यो फोनमा केही समस्या आयो उहाँले भन्न खोजेको कुरा हामीले अलिकति बुझिसकेका छौँ अर्को साथी हुनुहुन्छ उहाँको प्रश्न वा जिज्ञासा लिन्छौँ नमस्कार को बोल्दै हुनुहुन्छ भीमजी के छ हालखबर के छ प्रश्न वा जिज्ञासा आजको अतिथिलाई राख्न सक्नुहुन्छ नमस्कार मेरो जिज्ञासा के छ भने हाम्रो रुकुम राम्रो रुकुम भन्ने यो सरसफा अभियान एकदमै राम्रो छ सर तर दुई महिना अगाडि सरसफाइ गरिने रुकुम मुस्को अहिले सरसफाइ भएको अवस्था छैन फेरि हाम्रो रुकुम राम्रो रुकुम भनेर मात्रै फलङ्गा फलाङ्गा मात्रै सरसफाइ गरेर हाम्रो रुकुम राम्रो हुन्न होला फेरि गाउँतिर मेरो जिज्ञासा हस् धन्यवाद एकजनाको लिन्छौँ अझै साथी हुनुहुन्छ नमस्कार

प्रश्न राख्नुभयो दिपक ओली भीमदत्त बुढाथुकी र प्रचण्ड नकालले सुरुको दिपकजीले राख्नु भएको थियो नि होटेलबाट निस्कने फोहोर अलिक बढी व्यवस्थित भएन भन्ने कुरा निस्काउनु भएको थियो नि सिसाहरू अलिक व्यवस्थित हुन सकेन छरपष्ट रूपमा रह्यो भन्ने कुरा आयो हो यहाँको समस्या त्यही हो रुकुमको किनकि यहाँ धेरै बोतलहरू बाटोमा यत्र तत्र छन् सायद यो बोतल नदेखिने हो भने यस्तै पेय पदार्थ नखाने हो भने रुकुम कस्तो बन्थ्यो होला यो तर्फ सबै सचेत हुनुपर्ने पक्कै पनि हो र होटलका जति पनि तिनी बोतलहरू छन् त्यहाँहरूले पनि आफ्नो त्यो होटलहरूको बोतलहरू बाहिर जान्छ अरे सायद मलाई मैले सुनेको छु उहाँहरूले पनि एक ठाउँमा निश्चित ठाउँमा राख्ने र त्यस्ता बाहिरबाट आउनेहरूलाई लिने खाली बोतल लिनेहरूलाई सम्पर्क राखेर त्यो बोतल निर्यात गरिदिए एकदम राम्रो हुने थियो तर यहाँ के देखिन्छ भने बोतल फाल्ने को थाहा छैन बाटैभरि तता फुटेको छ त्यसले अर्को असर पुर्या पुर्याउन सक्छ यहाँले भने जस्तै त्यो बोतलहरूलाई कहाँ लगेर राख्ने अब त्यो एउटा समस्या छ यसमा अब नगरपालिकाले पनि होटल व्यवसायहरूलाई यसरी यसरी यो यो ठाउँमा फाल्नुपर्छ तपाईँहरूले चाहिँ यो व्यवस्थापन गर्न सक्नुभयो भने भएन भने तपाईँ कारबाहीमा पर्नुहुन्छ भनेर चाहिँ चेतना फैलाउनु पनि नसकिया हो कि त्यो भनिराखेका छौँ चेतना त उहाँहरूलाई छ सबैलाई छ त बिचबिचमा हामीले होटल व्यवसायीहरूलाई पनि भनिराखेको अवस्था छ तर हामीले होइन अर्को ठाउँबाट अर्को ठाउँ लगेर मान्छेले राज्य फाल्दो रहेछ एउटा त्यो समस्या देखियो र अलिकति यो केही फोहोरहरू त यो सडाएर कुहाएर पनि नष्ट हुन्छ केही जलाएर पनि हुन्छ र यस्ता प्लास्टिक यहाँले भने यस्तै प्लास्टिक चिजहरू सिसाहरूलाई जसलाई नष्ट गर्न सकिँदैन अब के छ योजना नगरपालिकाको योजना बजारमा छरपष्ट रूपमा रहेका जो नसट्ने फोहोरहरू छन् जस्तै सिसाहरू यसलाई चाहिँ कसरी व्यवस्थापन गर्ने योजना यो बजारको ठुलै समस्या हो यो समस्या हो भनेर हामी त्यत्तिकै यसलाई राख्ने अवस्था पनि छैनौँ मैले यहाँलाई निवेदन पहिले गरेँ हामीसँग यो साधन नभएकोले मात्रै हो हामीले यसलाई साधनमा बाहिर उठाएर हामी फाल्छौँ र यो योतर्फ हामीहरू अब पक्कै पनि यसलाई यो सिसाहरूलाई यसरी राख्न हुन यतातत्र भनेर किनभने धेरैबाट प्रश्न आएको छ कि यहाँहरूले मात्रै होइन अहिले धेरैबाट यो सिसा सम्बन्धी बाहिर यो बाटोमा फालिएको सामान सम्बन्धी धेरै कुराहरू आएको छ यहाँले भने जस्तै र हाम्रो रुकुम राम्रो रुकुम भनेर जुन बुढाथुकीजीले प्रश्न उठाइदिनु भयो यहाँले त्यो एउटा नारा हो त्यो एउटा सन्देश हो त्यो एउटा चेतना हो यसमा हाम्रो रुकुम राम्रो रुकुम गर्नलाई के गर्नु पर्ला भनेर सबैको सोच जाओस् सबैको विचार जाओस् जस्तै यहाँहरूले विभिन्न क्वेसनहरू यहाँ उठाइदिनु भयो यस्तै गरी सबैले प्रश्नहरू उठाउने घचघच्याउने के गर्नु पर्ला त्यो सोचतर्फ पनि अलिकति यस्तो गर्दा होला भनेर मेरो अनुरोध सबैसँग के छ भने यस्तो गर्दा होला भनेर अलिकति सुझावको रूपमा अलिकति सल्लाहको रूपमा पनि हामीलाई दिने प्रयत्न गर्नुहोला त्योतर्फ यहाँ हामीलाई हामी धन्यवाद दिनेछौँ उहाँले रोकिएको चाहिँ होइन यहाँ जब प्रचण्डजीले पनि भन्नुभयो अगाडि पनि क्वेसन आएको थियो रोकेको चाहिँ होइन हामीले पहिले पनि निवेदन गरिसक्यौँ निरन्तरता दिउँला र भोलिका दिनहरूमा यो रोकिएको भन्ने प्रश्न नआउला रोकिएको भन्न मिल्दैन अब हामी आशा गरौँ अब आउने आज मङ्गलबार भयो अब आउने शनिबार आगामी दिनमा यस्तो प्रश्न सकभर नआओस् किनभने नरोकाउँला हामीले भन्नु हाम्रो पनि त्यही इच्छा हो नआओस् यस्तो प्रश्न सधैँ निरन्तर रहिराखोस् जुन राम्रो रुकुम हाम्रो अभियान सरसफाइ सबैको दायित्व भनेर चाहिँ तपाईँको यो सरसफाइ अभियान सुरु भएको छ रोकेन रोकिएन भने उहाँहरूले प्रश्न पनि गर्नुहुन्न किनभने पक्कै पनि सल्लाह सुझाव दिनुहोला उहाँहरू यहाँहरू जस्ता व्यक्तित्वहरूले हामीलाई सल्लाह सुझाव दिनुभयो भने दिनु दिइ पनि राख्नु भएको छ धेरै यसोले यसो गरौँ भन्ने पनि राख्नु भएको छ यसको लागि म हार्दिक आभार प्रकट गर्न चाहन्छु म मुसिपुर नगरपालिकाको तर्फबाट र मैले यहाँहरूलाई पहिले पनि निवेदन गरेँ जस्तै खानेपानी उपभोक्ता समिति छ त्यसपछि रुक्मेली विकास संस्था छ त्यसपछि सामुदायिक छ यी उद्योग वाणिज्य स्वयं लागिराखेको छ के गरौँ भनेर उहाँहरू लागिराख्नु भएको छ हामी सबै लागेर जति जे जति विकास गरे पनि निर्माण गरे के गरे पनि त्यो देखिँदो रहन्छ बजार देखिने या त्यो नगर देखिने चाहिँ सरसफाइको लागि रहेछ धेरैको चासो छ धेरै प्रश्न उठाइदिनु भएको छ त्यसको लागि म हार्दिक आभार प्रकट गर्न चाहन्छु अब यो के देखियो भने तपाईँहरूले चाहिँ सरसफाइ अभियान सुरु गर्ने एकातिरबाट सरसफाइ गरे जस्तो गरिराख्ने एउटा निकायले र जुन सफा गर्नुपर्ने सर्वसाधारण आफै पनि जागरुक हुनुपर्ने हो आफ्नो घर अगाडिको फोहोर उठाउनमा उहाँहरू आफै पनि तदारुकता देखाउनुपर्छ र उहाँहरूले नदेखाइदिएको जस्तो अब चाहिँ अलिक केही फरक रूपले सोच्नुपर्छ भने जस्तो लाग्छ नि तपाईँहरूलाई यहाँनिर भने जस्तै सरसफाइ यस्तो चिज रहेछ कि यो फोहोर उठायो फेरि पनि त्यत्तिकै फोहोर भइहाल्ने निरन्तर रूपमा भइहाल्छ र निरन्तर रूपमा सफा गरिराख्नुपर्छ यसलाई र हाम्रो हामीले सरसफाइ जति गर्न सक्छौँ त्यति हामी स्वस्थ हुन सक्छौँ भन्ने किसिमको सबैले सोच गरिदिनु हो भने सानातिना फोहोरहरूलाई आफै नै उहाँले हटाइदिनु भने ठुल्ठुला फोहोरहरू हामी आफै हटाउनेछौँ हामीले त्यही भनिराखेका छौँ सानातिना त्यस्तालाई आफ्नो घर अगाडि सबैले राख्नु भने एउटा समस्या हामीलाई आएको छ म अहिले निवेदन गर्न चाहन्छु ठ्याक्कै मलाई याद आयो प्रत्येक शनिबार हामीले निरन्तरता दिइराखेका छौँ तर शनिबार पसलहरू बन्द हुन्छन् कोही अन्तै बस्ने भाडामा त्यहाँ बस्ने हुनुहुन्छ उहाँहरूको लागि हामीले भेट्न नसकिने सम्भावना पनि भयो यसको लागि हामीले शनिबार नगरेर अर्को बार गरौँ कि भन्छौँ तर अर्को बार फेरि कर्मचारीहरूको जस्तै नेपाली सेनाले सहयोग गरिराखेको छ नेपाल प्रहरीले सहयोग गरिरहेको छ त्यो बिदाको दिन भएर सिडिओ साहबहरू स्थानीय विकास अधिकारीज्यूहरू डिएसपी साहबहरू अरू अरू कार्यालय प्रमुखहरू पनि उपस्थित भएर हामीलाई सहयोग गरिराख्नु भएको छ निरन्तर हामीले त्यो निरन्तरतामा हामी त्यो सक्रियता हामी सँगसँगै छौँ अरू दिनहरूमा त्यति फुर्सद नहुन सक्छ शनिबारलाई दिन्छौँ शनिबार फेरि व्यापार व्यवसायहरूको बिदाको दिन पर्दो रहेछ यसले एउटा समस्या ल्याएको छ तर समस्या ल्याए पनि उहाँलाई सरसफाइ चाहिँ शनिबार गर्नुपर्छ भनेर त्यहाँ त्यस दिन उपस्थित हुने या अघिल्लो दिन साँझै सरसफाइलाई बाहिर राखिदिने फोहोर मैलाले एक ठाउँ जम्मा गरिदिने गरे पनि यसो निरन्तरता हुन्थ्यो भनेर हामी त्यो प्रचार प्रसार पनि गरिरहेछौँ हामी अन्त्यमा छौँ कार्यक्रमको एउटा अलिकति अभियानमा समस्या आइरहेको बजारवासीहरूले जथाभावी बाटोमा पनि गिटी राख्ने त्यसै गरी सरिया राख्ने त्यसै गरी बालुवा राख्ने जुन कारणले चाहिँ एकदमै बजारमा हिडुल गर्न पनि एकदमै अप्ठ्यारो हुने सवारी साधन चलाउन पनि एकदमै अप्ठ्यारो हुने यसमा नगरपालिकाले के हेर्न सक्दैन सक्छ सक्छ यो ठुलो समस्याको रूपमा आज गिटी बालुवा ढुङ्गा बाटैभरि राख्ने छडहरू र गाडी पनि सवारी साधन यतातत्र राखिएका छन् साँगुरो बाटो चाहिँ यहाँ हाम्रो त्यति राम्रो ठुलो चौडा संरचना पनि छैन त्यसले गर्दा यस्तो नहोस् सबले यस्तो नराख्नुहोला अवरोध नगर्नुहोला भनेर हामीले सूचना पनि केही दिन अगाडि केही समयसम्म लामो समयसम्म सूचना फोहोर व्यवस्थापन ऐन कार्य लागू हुने होइन उहाँहरूको अब फोहोर व्यवस्थापन ऐन छुट्टै होला यो अवरुद्ध गर्ने काम छुट्टै हुनसक्छ तर यो यो चाहिँ राख्न भएन बाटोमा अवरोध कसैले चाहिँ गर्न भएन यसले राख्दाखेरि पनि फोहोरै हुन्छ एक किसिमको किनभने त्यहाँबाट फोहोर आउने हो र हामीले त्यसतर्फ उहाँहरूलाई भनिराखेका छौँ र अब छिटै नै फेरि उहाँ प्रत्येकलाई व्यक्तिगत रूपमा पनि हामी भनिराखेका छौँ जहाँ जहाँ देखिन्छ तपाईँहरू नराखोस् है अन्तर लैजानुहोस् भनेर भनिरहेको छौँ हस् यो जुन अभियान छ सरसफाई अभियान राम्रो रुकुम हाम्रो अभियान सरसफाई सबैको दायित्व भन्ने नाराका साथ जिल्ला विकास समितिको पहलमा नगर मुसिकोट नगरपालिकाले सुरु गरेको अभियान आगामी दिनमा निरन्तर भइराखोस् हामी कामना गर्छौँ धन्यवाद यो पनि जनसरोकारको विषय सरसफाइको महत्त्वपूर्ण विषयलाई लिएर यहाँले उठान गरिदिनु पऱ्यो धेरै बार प्रश्न पनि आयो सबैको चासो रह्यो र यो कार्यक्रमले सकारात्मकता ल्याएको छ सबैबाट सहयोग र सुझाव आओस् भन्ने मैले अपेक्षा लिएको छु नगरपालिकाको तर्फबाट यहाँहरूलाई हार्दिक धन्यवाद हवस् त श्रोता आजको लागि कार्यक्रम आजका कुराको निर्धारित समय सकिएको छ आज हामीले मुसिकोट सरसफाइ अभियान र यसको निरन्तरतामा देखिएका चुनौतीका विषयमा मुसिकोट नगरपालिकाका कार्यकारी अधिकृत कमलमणि देवकोटासँग कुराकानी गऱ्यौँ यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँ तपाईँ श्रोता र प्रविधिका मित्र मोहन विशीलाई पनि धन्यवाद हामी पर्सि बिहिबार यही समयमा कार्यक्रमको अर्को श्रृङ्खला लिएर आउने नै छौँ त्यतिन्जेलसम्मको लागि कार्यक्रमबाट म मनिष खड्का बिदा भएँ नमस्कार से थोबलो आठ मेगा हार एफ एम उन्नबे थोबलो दुई मेगा हार